लुकी आँखा तिमी नजुदाउ त्यसरी यो मन त्यसै उडिदिन्छ कर्के नजरले लुकी लुकी आँखा तिमी नजुदाउ त्यसरी यो मन त्यसै उडिदिन्छ जस्तो असर पारिदियो मिठुरी हसी हसी तिमीले मेरा जीवन का पाइला मन त्यसै उडिदिन्छ कर्के तिमीले रचेका ती गीतहरूमा सङ्गीत छाउनु तिमी मेरो यो जीवनमा बहार बनी आउनु मायालु तिमी मेरा जीवनका पाइलाहरूमा मेरा इच्छा चाहनाहरूमा तिमीलाई नै पाइरहेछु लुकी लुकी आँखा तिमी नजुगाऊ त्यसरी यो मन त्यसै उडिदिन्छ कर्के नजरले लुकी लुकी आँखा तिमी नजुदा त्यसै उडिदिन्छ